अभिव्यक्तिको अर्को माध्यम उद्गार आगोमा पानी घोप्ट्याए झै निभे थियो उसको तरुनी भैंस आगोमा पानी घोप्ट्याए झैं निभे थियो उसको तरुनी भैंस बिजुली चम्किएर चट्याङ पर्दै गर्दा हिँडी सिस्नुको घुम ओढेर एक्लै भत्काई आफैले बनाएका गौडा र गल्छेडा भत्काई आफैले बनाएका गौडा र गल्छेडा बदली बोलिरहेको भाषा भत्कँदै गई पहिरो झैं सलल्ल तलसम्म र रूख बनेर लडी बाढीमा उसको बाटो छेक्ने छितिज उसको बाटो छेक्ने क्षितिज पुस्तै अड्काई नङका कापमा हिँड्ने बेलामा आफ्नो पुरानो फोटो उल्टाई भित्तामा हिँड्ने बेलामा आफ्नो पुरानो फोटो उल्टाई भित्तामा अनौठो आवाज ओठमा टाँसेकी थिए अनौठो आवाज ओठमा टाँसेकी थिए त्यो पनि छोडी पुस्तकका चाङमाथि उपहार पाएको निलो कलम र मोटो डायरी ऊ बेहोस थिए त्यति बेला ऊ बेहोस थिए त्यति बेला ऊ बेहोस थिए त्यति बेला थिएन उसको झ्यालमा हावा डुलेको थिएन प र अपरिचितले बजाउने बिनाएको धुन कविता गाउने चरा आएनन् कविता गाउने चरा आएनन् परतिरको बगैँचामा बन्द थियो घडीको सुई अँध्यारोमै हराएको थियो बत्ती आवाज निभेको त्यो साँझ चुपचाप थिए धारा बढ्दै थियो घनघोर वर्षा छिटछिटो चम्किँदै थियो बिजुली छिटछिटो चम्कँदै थियो बिजुली व्यवस्था गरी चट्याङको डरलाग्दो आवाज निष्फिक्री लागि आफ्नो बाटो उमाथि देखिने मन्दिर हेर्दै ऊ माथि देखिने मन्दिर हेर्दै दुईजोर कपडासँगै लिएर सुन्ने मन सोध्नेहरूलाई भन्छे फर्कनेछु तर उसलाई थाहा छ तर उसलाई थाहा छ ऊ फर्कने छैन बिहोर्न चट्याङ र बिजुली उसलाई देखाउन मन छैन छाला फुटेको पैतला र लाली उडेको ओठ ऊ व्यस्त छे आफूलाई झुक्क्याउँदै अरूलाई झुक्क्याउन जतन गर्न बिर्सेकी छैन भाइले खेलाएको बन्दुकको खेलौना जतन गर्न बिर्सेकी छैन भाइले खेलाएको बन्दुकको खेलाउना संगिनीले उपहार दिएको श्रृंगार बाकस पहिलो मायालुले सुटुक्क किताबमा छेपिदिएको प्रेम पत्र बेला बेला पत्र खोलेर पढ्छे प्रिय सरला प्रिय सरला रातो अनुहार पारेर पुस्छे अतीतको क्षितिज अनि मुख छोपेर हत्केलाले घोप्टिन्छे आफ्नै घुँडामा अनि मुख छोपेर हत्केलाले घोप्टिन्छे आफ्नै घुँडामा कवि सीमा आवास सरलालाई सम्बोधन गरिएको कवि सीमा आवासको यही कविताबाट आजको उद्गारको उठान गर्यौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कथै कथा सुनाउँछौ कथाकार ध्रुव सापकोटा राजेन्द्र पराजुली र सुनिल संगमका कथाहरू आजको उद्गारको सातु सामल बनाएका छौं पहिलो कथा ध्रुव सापकोटाको गणतान्त्रिक माछा कथा वाचन गर्दै हुनुहुन्छ रेडियो सहकर्मी विमल केवाले स्कूलको आडमा मञ्च देखियो पृष्ठभागमा तालहरू थिए रारा फेवा फोक्सुन्डो र घुँडी नीलो पानी कञ्चन पानी ती तालहरूको तल एकोरियम देखियो एकोरियममा सप्तरङ्गी गणतान्त्रिक माछा सलबलाइरहेका बुढो रमायो मञ्चमा ऊ एक्लै उभिएको थियो चौरमा हेर्यो चौर खाली थियो बोलाएको समय भन्दा दुई घण्टा अघि नै ऊ यहाँ आएको थियो तीन दिन अघि उसको घरमा केही मान्छे पुगेका थिए ऊ आँगनमा उभिएको थियो श्रीमती तल फलैचामा बसेर बाँसको काइयोले कपालको जुम्रा झारिरहेकी थिए उसले गीत गायो ज्यान मेरो यही हो धन मेरो छैन त्यसै रमाइलो वर्षौंदेखि ऊ यही गीत गाइरहेको थियो हेर न छोरा आउनु लाग्यो भनेर रमाएका बुढा श्रीमतीले भने हो त नि एउटा छोरा त्यो पनि वर्षौं पछि आउन लागेको बुढाले भन्यो ओछ्यान पनि छैन कहाँ सुत्छ होला श्रीमतीको प्रश्न थियो हाम्रो खाटमा सुत्छ बुढाले तुरन्त जवाफ दियो विदेशमा बस्दा त्यसलाई चिया खाने बानी लाग्यो होला हामीसँग केही सामान छैन बुढीले गुनासो गरी केही पनि नभएर हामीले यतिका वर्ष बितायौं बुढाले भन्यो विदेशमा बस्दा त्यसलाई भात खाने बानी लाग्यो होला चामल छैन हामी त नुन राखेर तरकारी खान्छौं तेल मसला केही छैन बुढीको गुनासो थपियो ऊ त्यो खसी छ त्यसबाट केही दिन चल्छ त्यसपछि छोराको जिम्मा बुढाले समाधान निकाल्छ घरमा काम बाँकी थियो श्रीमती डोको बोकेर काममा हिँडे बुढो गीत गाउन थाल्यो तिनीहरू उसको आँगनमा आइपुग्दा बुढो गीत नै गाइरहेको थियो गीत त राम्रोसँग गाउनु हुँदो रहेछ एउटाले भन्यो बुढोले गीत रोक्यो राम्रो लाग्यो बुढाले प्रश्न गर्यो राम्रो छ अन्तिम लाइनले धेरै कुरा भन्छ यति नै हो कि लामो छ अर्काले सोध्यो यति नै हो बुढाले भन्यो यो त जापानी हाइकु जस्तो छ यहाँ कोही जापानी आएको थियो एउटाको प्रश्न छैन हजुर मेरो बा गाउनुहुन्थ्यो अहिले मैले गाएँ बुढोले भन्यो यो त पुर्ख्यौली गीत रहेछ तपाईँ हामीसँग जाने अर्कोले प्रश्न राख्यो हजुरहरूलाई मैले चिनेको छैन कहाँ जाने बुढाले भन्यो ऊ त्यो स्कुलमा हामीहरू नाटक देखाउन आएको हाम्रो त्यो नाटकमा तपाईँले यो गीत पटक पटक गाउने एउटाले प्रस्ताव गर्यो मेरो छोरो विदेशबाट आउँदैछ यो खसी बेचेर किनमेल गर्नु छ बुढाले भन्यो त्यो गीत गाए बापत तपाईँले पैसा पाउनुहुन्छ विचार गर्नुहोस् अर्कोले थप्यो पैसाको नाम सुन्नासाथ बुढाको मन फर्कियो स्वीकार्यो श्रीमती घाँसको भारीले थिचिएर घरमा आइपुग्दा तिनीहरू गइसकेका थिए बुढो आँगनमा बसेर गीत गाइ नै रहेको थियो तपाईँ बौलाउनै लागेको त होइन बुढीले भनी पर्सी बेलुकासम्म म बौलाइ नै रहन्छु पर्सि तिम्रो हातमा पैसा दिन्छु त्यसपछि बौलाउन छोड्छु बुढोले भन्यो बुढीले जिज्ञासा राखी बुढोले अघिको प्रस्ताव बतायो के हो त्यो नाटक भनेको बुढीको जिज्ञासा शान्त भएको थिएन त्यो त मलाई पनि थाहा छैन बुढोले भन्यो कुन पार्टीका मान्छेले नाटक देखाउन लागेका हुन् त्यसै जानुहुन्छ बुढीको प्रश्न त्यसको के मतलब हामीलाई गीत गाउने पैसा लिने नमस्ते गर्ने हिँड्ने बुढोले भन्यो पैसाले बुढीका कान ठाडा भए बुढी रमाई बुढोले गीतमा पनि यस्तो शक्ति रहेछ अहिले बुझी त्यसो भए त जाऊ समयमा नै आऊ सबलाई मख पार्ने गरी गीत गाऊ बुढीले भनी तिमी पनि हिँड न बुढाले भन्यो म घर कुरेर बस्छु अर्को पल्ट बोलायो भने सँगै जाउँला बुढीले भनी त्यो पैसाले के किन्ने बुढाले सोध्यो कति पैसा आउँछ थाहा छैन के भन्ने बुढीले जवाफ दिए तैपनि तिमीलाई धोती चोली पटुका पछ्यौरा के ल्याऊ बुढाले भन्यो यो सब त आमाका लागि छोराले ल्याउँछ तिम्रा लागि कोट प्यान्ट कमिज टोपी खाँचो छ ल्याऊ बुढीले भनी त्यो सब त छोराले ल्याउँछ चिया चिनी गिलास तेल मसला ल्याऊ बुढाले भन्यो केही नल्याऊ पहिला पैसा ल्याऊ त्यो पैसाले जे आउँछ त्यही ल्याउला बुढीले भनी म पनि मूर्ख छु र यो त ठट्टा गरेको बुढाले भन्यो अरूले पैसा दिने भनेपछि मात्र हामीलाई ठट्टा गर्ने आँट आयो बुढीले भने मञ्चबाट उसलाई भित्र लगियो भित्रपट्टि अस्ति भेटिएका साथीहरू जम्मै थिए तिनीहरू खाजा खाइरहेका थिए एक भाग खाजा उसले पनि पायो नाटकको तयारी भित्र भइरहेको थियो उसलाई सम्झाइयो तिनीहरूले घडी हेरे ठिक समयमा मञ्चमा देखा पर्ने योजनामा तिनीहरू लागेका थिए तिनीहरूसँग घडी थियो ठिक समयमा काम गर्न सक्ने बुढोसँग घडी थिएन समयमा नै आएकामा बुढाप्रति आभारी थिए जिमा पनि रमाउन सक्ने मान्छे बुढालाई तिनीहरूले सम्बोधन गरे बुढो रमायो समय भइसकेको थियो ठिक समयमा मञ्चमा एउटा युवक देखा पर्यो हामी तपाईँहरूलाई नमूना नाटक पेश गर्छौं त्यसमा तीन दृश्य हुन्छन् तपाईँहरूलाई जुन राम्रो लाग्छ त्यसलाई पूरा नाटक बनाउँछौ प्रतिक्रिया खुलेर दिनुहोला अब तपाईँहरूको सामुन्यमा एउटा गीत पेश गर्छौं युवकले जानकारी दियो बुढो मञ्चमा आयो अघिको खाली चौर भरिएको थियो तिनीहरू उसले चिनेका गाउँका मान्छे थिए तिनीहरूले उसलाई अचम्म मानेर हेरेका थिए धन मेरो छैन ज्यान मेरो यही हो त्यसै रमाइलो बुढाले गीत गायो ताली आयो नमस्कार गर्यो मञ्चबाट ऊ भित्र हिँड्यो दृश्य एक मञ्चमा एउटा स्ट्रेचर आयो स्ट्रेचरमा एउटा बिरामी सुताइएको थियो बिरामीको एक छेउमा एउटा मान्छे र अर्को छेउमा अर्को मान्छे थियो यो के हो एउटाले स्ट्रेचर देखायो यो एउटा बिरामी हो अर्कोले भन्यो बिरामी कराएको आवाज आयो यसलाई कहाँ सुताइएको एउटाले सोध्यो खोटाङको एयरपोर्टमा यसलाई सुताइएको छ अर्कोले भन्यो दर्शक हाँसे आफ्नो गाउँको स्कूल खोटाङको एयरपोर्ट भएको थियो यसलाई एयरपोर्ट किन ल्याएको एउटाले सोध्यो अस्पताल लैजान प्लेनको प्रतीक्षा छ अर्कोले भन्यो घाम आउँछ पानी आउँछ उज्यालो आउँछ अँध्यारो आउँछ प्लेन आउँदैन सात दिन बितिसकेको छ स्टेचरको बिरामी हलचल गर्दैन एक्युरियममा गणतान्त्रिक माछा उफ्रिरहेका छन् बुढो आउँछ गीत गाउँछ त्यहाँ स्टेचर छैन तपाईँलाई यो दृश्य कस्तो लाग्यो युवक प्रश्न गर्छ हामीले बुझेनौ राम्रो लागेन दर्शकबाट प्रतिक्रिया आउँछ दृश्य दुई तालहरू यथावत छन् यो जाजरकोटको नुनको डिपो हो सरकारी नुनको गोदाममा नुन लिन आउने गाउँलेहरूको लामो लाइन छ बुढा छन् युवती छन् युवा छन् सात दिन हिँडेर आएका छन् फुसफुस हिउँ परेको छ सबले बाक्ला लुगा लगाएका छन् तिनीहरूको मैलो लुगा दुर्गन्धित छ बेलुका पाँच बज्छ गोदाममा तालचा लाग्छ लाइन तितर बितर हुन्छ एउटी महिला मोर्छा पर्छे त्यसलाई व्यथा लागेको छ गोदामको कुनोमा एउटा नवजात बच्चा देखिन्छ त्यसको रुवाई टाढासम्म पुग्दैन सबलाई थाहा छ नुन अब अर्को साता मात्रै वितरण हुन्छ गणतान्त्रिक माछा एक्वेरियममा कुदिरहेका छन् तिनीहरू विदेशमा तयार भएको दाना खान्छन् मञ्च खाली हुन्छ यो नाटक पनि दर्शकले रुचाएका छैनन् बुढोले गीत गाउँछ दृश्य तीन अन्तिम नाटक भनौ कि अन्तिम दृश्य तिनीहरू पेश गर्छन् यो एउटा एयरपोर्ट हो काठमाडौँको अन्तर्राष्ट्रिय हवाई मैदान एउटी महिला आउँछे तीस वर्ष कि त्यसको लोग्ने खाडी मुलुकमा काम गर्न गएको थियो पैसा नियमित पठाइरहेको छ त्यो रकमले महिला गाउँमा एउटा राम्रो घर बनाएकी छे एउटा छोरा छ त्यसलाई राम्रो स्कूलमा पढाएकी छे सासू ससुरा छन् तिनी यो घरमा दुलै भएर आउँदा वर्ष दिन खान धौधौ थियो अहिले त त्यो समस्या छैन जग्गा थपिएको छ लोग्ने फर्केर आएपछि सुखसँग बस्ने इच्छा छ अहिले त्यो महिला एयरपोर्टको कार्गो अफिसको यताउति भौतारिएकी छे एउटा युवक तिनको सामुन्नेमा पुग्छ किन भौतारिएको युवक प्रश्न गर्छ लास आइपुग्यो कि भनेर युवती भन्छे कसको कसको लास युवक प्रश्न गर्छ मेरो लोग्नेको युवती भन्छे कति भयो मरेको युवक प्रश्न गर्छ छ महिना भयो युवती भन्छे छ महिनासम्म त त्यो लास खत्तम भइसक्यो होला त युवक भन्छ आउँछ भनेका छन् युवती भन्छे महिलासँग निकै दर्शक हुन्छन् यो नाटक पनि तिनीहरूले रुचाएका छैनन् गणतान्त्रिक माछा रुचाएका छन् बुढोको गीत रुचाएका छन् बुढोको छाप्रो र श्रीमती देखाउन दर्शक सल्लाह दिन्छन् नाटक समाप्त भइसकेको थियो तिनीहरू स्कूलका पाहुना थिए बुढोलाई मात्र घर बाहिर जान हतार थियो बुढोलाई पारिश्रमिक दिएर विदा गरे बुढोलाई फेरि बोलाउन आवश्यक थिएन बुढोको गीत र अभिनय आफै गर्न सक्थे बुढोको छोरा आउने दिन नजिक आइसकेको थियो किनमेलका लागि बजार गयो बजारमा जान उसले तुइन चढ्नु पर्थ्यो बुढा त्यसमा पोख्त थियो किनमेल गर्यो झोलामा सामान राख्यो तुइन चढ्यो नदीको बीचमा अकस्मात तुइन चुरियो बुढा खोलामा खस्यो वरिपरि मान्छे हेरिरहेका थिए यतिन्जेल हामी कथाकार ध्रुव सापकोटाको गणतान्त्रिक माछा कथा सुनाउँदै थियौं कथा वाचन गर्दै हुनुहुन्थ्यो रेडियो सहकर्मी विमल गेवाली विमलजीलाई कार्यक्रम उद्गारको तर्फबाट धेरै धेरै धन्यवाद अबको कथाक्रममा कथाकार राजेन्द्र पराजुली गुलाबी सुट कथाकार आफै आफ्नो कथा वाचन गर्दै हुनुहुन्छ गुलाफी सुट शङ्कर कुमारलाई नयाँ सुट लगाउन मन लाग्यो घरमा उसका आधा दर्जन भन्दा बढी सुट छन् तर ती त्यति मन पर्दैनन् उसलाई कृष्ण टेलर्समा झुण्डाइएको गुलाफी रङको सुटमा उसको मन गएको छ संविधान सभाको प्रत्यक्षतर्फको निर्वाचनको ऊ एक उम्मेद्वार पार्टीको जिल्ला अध्यक्षका साथै केन्द्रीय स्तरको नेता पनि पार्टी क्रान्तिकारी बल्ल तल्ल निर्वाचन सकारेको हो उसको पार्टीले चुनाव आउन एक महिना पाँच दिन मात्रै बाँकी छ जिल्ला स्थित पार्टी कार्यालयको अगाडिको टेलर्समा झुण्डाइएको गुलाफी रंगको सुटमा उसको आँखा गएको पनि एक हप्ताभन्दा बढी भइसकेको छ सधैँ पार्टी कार्यालय जाँदा उसले सुट हेर्छ तर केही बोल्दैन मोलमलाई पनि गर्दैन नबोलेको पैसा नभएर चाहिँ होइन त्यस्तो सुट बुर्जुवा पार्टीका बुर्जुवा नेताले मात्रै लगाउँछन् सर्वहाराले होइन ऊ आफ्ना वरिपरि रहेका कार्यकर्तालाई भन्छ र झलक्क सोही सुटको सम्झना गर्छ साँझ पाँच बजे मिटिङ डाकिएको कुनै एक दिन शंकर कुमार तीन बजे नै पार्टी कार्यालय अघिल्तिर गएर उभियो त्यस दिन ऊ एक्लै थियो ऊ प्राय चार पाँचजना कार्यकर्ता साथमा नलि हिँड्दैन तर त्यो दिन नितान्त एक्लै थियो केही बेर उसले कृष्ण टेलर्सको बाहिरबाटै गुलाफी सुट हेर्यो अलि नजिक गयो हेर्यो त्यही सुट नजिकबाट हेर्दा त्यो सुट झनै मन पर्यो उसलाई उसले मन थाम्नै सकेन स्वाटै पस्यो कृष्ण टेलर्सभित्र टेलर्सको भित्रपट्टिको भित्तामा कम्युनिष्ट पार्टीको झण्डा टाङ्गिएको थियो शंकर कुमार मख पर्यो आफ्नो विचारको झण्डा त्यहाँ देखेर एकजना दलितलाई आफ्नो मतदाता बनाउन सकिएकोमा ऊ झनै खुसी थियो कृष्ण टेलर्समा झुण्डाइएको झण्डा नयाँ त थियो नै साथमा कलात्मक पनि झण्डापट्टि फर्किएर शंकर कुमारले मुठी दहरो पार्यो र हात उचाल्यो झण्डामा अंकित हँसिया हथौडामा सिल्कको कपडा प्रयोग गरिएको थियो त्यो निकै चम्किलो र आकर्षक देखिएको थियो त्यो हँसियाले अहिले नै घाँस काट्ला वा त्यो घनले यति नै खेर ढुङ्गा फुटाउला जस्तो देखिन्थ्यो जदाउ कृष्ण दाई टेलर्सभित्र पस्दै शंकर कुमारले भन्यो अचानक नेता शंकर कुमारलाई आफ्नो पसलमा देखेर कृष्ण परियार छक्क पर्यो अब भने काठमाडौँमा टेलर्स खोल्ने सपना पूरा हुने भयो उसले सोच्यो राजधानी पस्न पाए ठूलै उन्नति हुने उसको बुझाइ छ उसले राजधानी सपना साँचेको पनि पाँच वर्ष भइसकेको छ र आफ्नो सपनाको सारथी शंकर कुमार र उसको पार्टीलाई देखेको छ नमस्कार हजुर के सेवा गरौं कृष्णले भन्यो तपाईँ कृष्ण दाई म तपाईँको शंकर भाइ के को हजुर र सेवा नि यो त बुर्जुवा पुँजीवादीहरूको भाषा हो शंकर कुमारले भन्यो हाम्रो पार्टी भनेको दलितहरूको साथ सहयोगमा टिकेको पार्टी हो हामी तपाईँहरूलाई सदा सम्मान गर्छौं कृष्णले उसको कुरा कति बुझ्यो वा पटक्कै बुझेन भन्न सकिन्न तर उसले बुझे जसरी टाउको भने हल्लायो र देशको चर्चित नेताले आफूलाई दाई भनेको सुनेर ऊ निकै प्रफुल्ल भयो यसअघि शंकर कुमार उसलाई कृष्णजी भन्थ्यो त्यो टेलर्सबाट उसले थुप्रै लुगा लिइसकेको छ राजधानीमा टेलर्स खोल्न सहयोग गर्ने आश्वासन दिएर यो तपाईँले मलाई गरेको सहयोग होइन कृष्णजी सिंगो क्रान्तिकारी अभियानलाई गरेको हो कपड़ा लिदा ऊ भन्ने गर्थ्यो कृष्णले पार्टी कार्यालयमा राख्न भनेर दर्जनौ झण्डा पनि दिइसकेको छ पार्टीको झण्डा बनाउँदा सधैँ राम्रो कपडा हाल्छ कृष्ण निर्वाचन ताका पार्टीको चुनाव चिन्ह अंकित झण्डा पनि प्राय उसैले बनाइदिने गरेको छ उसलाई जसरी हुन्छ काठमाडौँमा टेलर्स खोल्नु छ उसको जिन्दगीको एउटा मात्रै सपना काठमाडौँमा कृष्ण टेलर्स खोल्नु रहेको छ कृष्ण दाई तपाईँले यो हाम्रो झण्डा कति राम्रो बनाउनु भएको तपाईँको यो प्रतिभाको पार्टीले उचित कदर गर्नेछ उसले भन्यो यसपल्ट निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउने पक्का छ त्यसपछि तपाईँ जस्ता सर्वहारा र दलितका खुशीका दिन शुरू हुनेछन् संविधान पनि तपाईँहरूकै पक्षमा बन्नेछ उसले कुरा झण्डा र पार्टीको गरिरहे पनि ध्यान भने गुलाफी सुटमै थियो ऊ एकपटक झण्डामा आँखा लगाउँथ्यो पाँच पटक सुटमा अब भने उसले आफूलाई सम्हाल्न सकेन र आउन थाल्यो सुट उल्टाई पल्टाई गर्न थाल्यो भित्री पनि कति राम्रो हालेको कृष्ण दाई यसमा तपाईँलाई मन परेको हो शङ्कर भाइ यो सुट कृष्णले सोध्यो देशको ठूलो नेतालाई पहिलोपल्ट भाइ भन्दा उसलाई कथा कथा अप्ठ्यारो पनि लाग्यो हजुरलाई मन परेको हो सुट उसले आफ्नो अप्ठ्यारो हटाउँदै पुनः सोध्यो कृष्ण दाई अब हजुर सजुर होइन भाइ भन्नुहोस् भाइ शंकर कुमारले थप्यो मन परेको त हो नि तर लगाउनु शंकर भाइ मेरो तर्फबाट उपहार भयो कृष्णले भन्यो तर तपाईँको पार्टीले निर्वाचन जितेपछि मेरो टेलर्स राजधानीमा खोल्न मदत गर्नुपर्छ कुन चाहिँ ठूलो कुरो भएर थियो तपाईँ ढुक्क भए हुन्छ शंकर कुमारले भन्यो कुनै बैंकबाट ऋण पनि मिलाइदिउँला झुण्डाइरहेको ठाउँबाट शंकर कुमारले आफै सुट निकाल्यो र आफ्नो शरीरमा हुल्न थाल्यो ए कृष्ण दाई मेरै लागि तयार पारिदिएको त होइन भने यो सुट ल हेर्नुहोस् त रसाय जस्तो छैन त मलाई ठ्याक्कै फिट शंकर कुमारले हत्तापत्ता सुट लगाउँदै भन्यो ल भन्नुहोस् कति दिउँ उसले खल्तीमा हात हाले जस्तो गरी सुटको भाउ सोध्यो पैसा पर्दैन शंकर भाइ बस राजधानीमा टेलर्स खोल्न मदत गरिदिनुहोस् म यस्ता सुट अरू पनि दिन सक्छु तपाईँलाई कृष्णले विश्वासका साथ भन्यो पार्टीको झण्डा र निर्वाचन चिन्ह पनि मै बनाइदिउँला कृष्णले उपहार दियो सुट शंकर कुमारलाई एक पैसा पनि लिएन चुनाव आयो कृष्ण परिवारले भोट शंकर कुमारलाई नै दियो आफूले भनेको मान्नेलाई पनि उसैलाई मत हाल्न अनुरोध गर्यो मतगणना भयो शंकर कुमारले अत्यधिक मतले चुनाव जित्यो प्रतिद्वन्दी नेपाली कांग्रेसले प्रतिद्वन्दी नेपाली कांग्रेसको उम्मेद्वार नराम्ररी पराजित भयो शंकर कुमारकै पार्टीले स्पष्ट बहुमत ल्यायो पुरानो सरकार हट्यो नयाँ सरकार बन्यो शंकर कुमार मन्त्री भयो वन मन्त्री राष्ट्रपति भवनमा शपथ लिइरहेको टेलिभिजनले देखायो शपथ लिँदा शंकर कुमारले त्यही गुलाफी सुट लगाएको थियो उसैले उपहार दिएको सुट उसको पार्टीले दौरा सुराल बहिष्कार गरेको छ कृष्ण परियारको भूमिमा खुट्टै भएन अब कसो नखोलिएला काठमाडौँमा टेलर्स उसको विश्वास चुलियो काठमाडौँ जाने रात्रि टिकट काट्यो कृष्णले उसको परिवारमा उत्साह छायो नयाँ बस पार्कमा बिहानै झिसमिसेमै उत्रियो ऊ आठ दस पटक राजधानी टेकिसकेको कृष्णलाई यसपटक यो ठाउँ नौलो लाग्यो चार वर्षपछि आएको छ ऊ काठमाडौँ एका बिहानै मान्छेको भीड़ देखेर भने ऊ छक्क पर्यो माइक्रो चढ्यो र पुग्यो कृष्ण परियार मन्त्री निवास म मन्त्री शंकर कुमारलाई भेट्न आएको उसले ढोकामा पहरा दिइरहेका सुरक्षाकर्मीसँग भन्यो सुरक्षाकर्मी कुनै पुस्तक पढिरहेको थियो उसले पुस्तकबाट ध्यान हटायो नाम कृष्ण परियार घर गोर्खा लेखिएको एउटा कागजको चिरकटोमा टिपेर भित्र पुर्याइदियो फर्केर पुनः किताब पल्टाउन थाल्यो दुई घण्टा चार घण्टा उसलाई भित्रबाट कसैले बोलाएन यसबीचमा उसले धेरै पटक सुरक्षाकर्मीलाई सोधिसकेको थियो तर भित्रबाट अनुमति नआई पठाउन नमिल्ने ऊ बताइरहेको थियो मेरो नाम भित्रै पुगेन कि क्या हो सुरक्षाकर्मीसँग ऊ कड्कियो शंकर कुमार मेरो भाइ हो मैले किन भेट्न नपाउने तुरन्त मिलाइदिनुहोस् भाइ सुरक्षाकर्मी फिस्सा हाँस्यो र खैनी मुखमा राख्दै पिच्च थुक्यो सड़कमा आफूले बोकिरहेको बन्दुक अर्को हातमा सार्यो अस्ति शपथ लिँदा उहाँले लगाएको सुट मैले नै उपहार दिएको हो कृष्णले विश्वास दिलाउने प्रयत्न गर्यो गुलाफी रङको त्यति नै खेर एउटा कालो कार झण्डा हल्लाउँदै बाहिर निस्क्यो बिस्तारै कारभित्रको मान्छे देखेर कृष्ण चिच्यायो जदौ शङ्कर भाइ तर शङ्कर कुमारले चिनेन उसलाई म कृष्ण परियार दाई क्या तपाईँले नै भाइ भन्नु भनेको होइन अझै पनि चिनेन शङ्कर कुमारले कार रोकियो आधा खुलेको कारको सिसा पूरा खुल्यो ए शङ्कर भाइ लौ हेर्नुहोस् त यी पुलिस भाइले मलाई भित्र पस्नै नदिएर चार घण्टा यहीँ रोकिदिए कृष्णले एकै श्वासमा भन्यो मन्त्री शङ्कर कुमारले एकपटक कृष्ण परिवारको अनुहार हेर्यो को कृष्ण मैले त पटक्कै चिनिन यसअघि हाम्रो कतै भेट भएको हो थियो तपाईँ कहाँबाट आएको मेरो जिल्ला हो गोर्खा अब हेर्नुहोस् यहाँ विभिन्न काम लिएर कृष्ण हरि राधा श्याम कति आउँछन् कति उसले सुरक्षाकर्मीलाई इशारा गर्दै भन्यो अलि दिमाग ठिक छैन कि क्या हो भाइ पो भन्छ त शंकर कुमार त्यसबेला पनि गुलाफी रङकै सुटमा थियो पछिल्लो वाक्य अलि दिमाग ठिक छैन कि क्या हो भाइ पो भन्छ त सुनेर रन्थनिएको थियो कृष्ण तर पनि थप्यो यो सुट तपाईँले खुब मन पराएकोले मैले नै उपहार दिएको होइन र भने शंकर भाइ त्यसपछि भने कारको सिसा पूरै लाग्यो र हुइकियो कार बेतोडले कृष्णलाई आफ्नै अघिल्तिर भएका सबै घटना सपना जस्ता लागिरहेका थिए उसलाई रिङटा लाग्यो ऊ त्यही सड़कको छेउमा थुचुक्क बस्यो आँखा चिम्लियो सुरक्षाकर्मीले बोतलमा पानी दिँदै भन्यो सपना बाँड्नु त यिनको जागिर नै हो नि कृष्ण दाई तिनले बाँडेको सपनामा हिँड्ने हामी नै मूर्ख हौ त आफूले देखेको सपना आफै पो पूरा गर्नुपर्छ त कृष्णलाई सुरक्षाकर्मीको पछिल्लो वाक्यले भित्रसम्म छोयो आफूले देखेको सपना आफै पो पूरा गर्नुपर्छ त उसले एक बोतल पानी पूरै पियो ऊ बस पार्क फर्कियो घर फर्कने टिकट काट्यो बसमा रातभरि उसले अर्को एउटा सपना देख्यो आफ्नो टेलर्सलाई ठूलो पार्ने थप कपडा राख्ने कामदार राख्ने लगानी थप्ने राजधानीमा टेलर्स खोल्ने सपना कहिल्यै नदेख्ने राजनीतिक नेताहरूलाई कपडा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 त अफिस भनेपछि वाक्क दिक्क लाग्थ्यो कहिले छुट्टी लिऊ कहिले विदा पर्ला कहिले शनिबार आउला र आनन्दले बसौँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए हुन्थ्यो कुनै दिन पनि विदा नपरे हुन्थ्यो हरेक दिन अफिस खुलेर हरेक समय त्यो रिसेप्सनको कुर्सी नछडौँ जस्तो लाग्छ लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहँ बसिरहँ त्यो कुर्सीमा बसेपछि कहिले रात नपरोस् कहिले अफिस बन्द नहोस् अचेल घरमा पनि आमाले खाना बनाउनुहुन्न म आफै बनाउँछु किनकि पाँच दस मिनट भए पनि छिटो गरौं र अफिस पुगौं अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरौं आमा पनि अचेल मेरो जाँगर र परिवर्तन देखेर चकित हुनु भएको हुनुपर्छ किनकि पहिले पहिले केही काम नगरी अफिस जाने मान्छे तर अहिले आमाले त भान्साको काम नै केही छुनै नपर्ने भएको छ अचेल म चाँडो अफिस आउन थालेको मेरालाई पटक्कै मन परेको छैन एक दुई पटक त उनले मलाई सम्झाइ पनि सकी तर मेरो आफ्नै कुरा मेरो परिवर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दी होलिन् मिरा मेरो अफिसको सबैभन्दा पुरानो र असाध्यै मिल्ने साथी हुन् उनी सोझी जिहेन्दार इमान्दार सरल र राम्री पनि छिन् उनी मलाई हरेक कुरामा सल्लाह सुझाव दिने गर्छिन् वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिलेसम्म मेरो घरमा भने पाइला टेकेकै छैन न त म उनको घरमा पुगेकी छु तर पनि हामी असाध्यै मिल्छौं चाँडो चाँडो अफिस आउने त मेरो आदत नै भइसक्यो सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ऊ पनि त अचेल अलि चाँडो आउन थालेकी छ कति सुन्दर मान्छे अग्लो गोरो चिटिक्क परेको जुङ्गा अनि मिठो मधुर हाँसो कति मायालु अनुहार चौडा छाती टम्म मिलेको खाइलाग्दो जिउडाल देब्रेतिर लरक्क लर्किएको केस जति हेरे पनि नअघाउने रूप मिल्ने भएदेखि त आँखै भित्र राख्थे अनि आफैलाई हेरे जस्तो ऐनाभित्र हेर्थे के होला उसको नाम कहाँ होला घर घरमा को को होलान् बिहे गरेको छ कि छैन होला पक्कै छैन भए त सधैँ मलाई हेरेर हाँस्ने नै थिएन नि हुन त केटा मान्छेहरू केटी देखेपछि यसै गर्छन् भन्छन् तर मलाई उप्रति पूरा विश्वास छ हे भगवान मेरो विश्वासको घर कहिल्यै कहिले नभत्कियोस् भत्किने पनि छैन काम नै गर्ने त होला नि कहाँ होला उसको काम यतै कतै नजिकै होला नत्र किन दिनहुँ यही बाटो ओहोर दोहोर गर्थ्यो होला र काम पो कस्तो छ कुन्नी राम्रै होला मान्छे त यति राम्रो छ सधैँ दस बजे आएर पाँच बजे फर्किन्छ सायद सरकारी जागिर हुनुपर्छ सरकारी पनि अधिकृत नै जस्तो छ तलब पनि राम्रै होला सायद भन्सारमै हो कि ज्यान हेर्दा पनि हाकिम जस्तै छ प्राइभेटमा भए कहाँ दस बजे गएर हुन्छ यी हाम्रो त नौ बजे नै खुल्छ बरु नजिकै भएर पो गाडी नचढेको होला आ अब जेसुकै होस् ज्यान गए नि छोड्दिन म उसलाई अह कुनै हालतमा नि छोड्दिन बरु एक दिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु साँच्चै कति धेरै मन पराउँछ होला मलाई उसले नत्र किन सधैँ यही बाटो हिँड्छ त हिँडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात् म बसेकोतिर ढल्की ढल्की हेर्छ हेरे मात्रै पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ अचेल उसको त्यो मधुर मिठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन प्रतिदिन त्यो मिठो सुन्दर सपनाको संसारमा कता कता हराउन थालेकी छु उसको हरेक हेराइमा अचेल जिन्दगी खोज्छु म उसको हरेक हाँसोसँगै मायाको श्वास आनन्दले फेर्छु सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी कतै केही कहिल्यै कमी महसुस हुने छैन उसको भन्सारमा सरकारी अधिकृतको जागिर प्राइभेट नै भए पनि मेरो पनि त राम्रै छ बिहेपछि पनि म जागिर छोड्दिन पोलिक्लिनिक वातावरण पनि राम्रो छ कोही बिरामी पर्दा पनि त सजिलो तलब पनि राम्रै छ किन छोड्नु मेरै तलबले खाना पुगिहाल्छ उसको त पुरै जोगिन्छ बरु गाडी छैन भने बिस्तारै त्यो पनि किन्नुपर्छ घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त जिन्दगी साँच्चै सुनौलो हुने भयो भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ भावीले भाग्य पनि बलियो साइतमै लेखिदिएको रहेछ जोडा पनि असाध्यै मिल्छ हाम्रो धन्य छ भगवान तिमीलाई पनि सबैले डाहा गर्ने भए बा मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भयो मिराको पनि ऊ जस्तो राम्रो त पक्कै छैन होला ऊ जस्तो हुन त यो जुनीमा त्यत्तिकै हो मिरालाई पनि एकचोटि देखाइदिन्छु त्यो मान्छे आ होस् ढा मात्र गर्छे बेकारमा भो देखाउँदिन मिल्ने साथी भनेर हुन्छ र हुन त सबै कुरा उनलाई भनेकी नै छु तर त्यो मान्छे भने कहिले पनि देखेकी छैन मैले बिहेमा देखिहाल्छे नि बरु अब चाँडो भन्दा चाँडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही वैशाखमै बिहे गर्छु बिहे गर्ने बेला पनि त भयो अब आमा पनि भन्नुहुन्थ्यो अब छोरी हुर्की ज्वाइँको घर पठाउने ठिकै हुने भयो पच्चिस वर्ष काटेपछि हामी केटीहरूको बिहे गर्न हतार नै गर्नुपर्छ हुन पनि हो नत्र फेरि केस फुलाएर चाहुरिँदै बुढी कन्या भएर बस्नुपर्छ के को चाहुरिनु के को बुढी कन्या अनि मेरो उसँग चाँडै बिहे हुँदैछ नि आमा पनि उसलाई देखेर मक्ख पर्नुहुन्छ सायद सपनामा पनि कहिल्यै सोच्नु भएको छैन होला उहाँले त्यस्तो राम्रो ज्वाइँ त अब त झन मेरो राजा बोलुँ बोलुँ गर्न थालेको छ मलाई हेरेर नहाँसेको त दिनै छैन मैले जस्तै उसले पनि मिठा मिठा सपनाहरू सजाएको हुनुपर्छ विचरा सबै कुरा मलाई भनेको भए पनि त हुन्थ्यो नि कति निष्ठुरी छुच्चो कहीँको आ होस् एक दिन मै बोलाउँछु समय मिलाएर कतै जानु पर्ला टाढा टाढा कतै सुनसानमा जहाँ हामी दुई बाहेक अरू कोही हुने छैनन् अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैनन् मेरो राजालाई चाहे जति माया गर्नेछु अनि उसको चौडा छातीमा लपक्क ताँसिएर मायाको श्वास आनन्दले फेर्नेछु उसले पनि त माया गर्दै घ्वाप्प अङ्गालो हाल्नेछ अनि मेरो यी बैसालु अङ्ग अङ्ग चाहे जति धित नमरेसम्म चुम्नेछ सपनाको सुनौलो मिठो संसारमा हामी दुवै हराउनेछौ जिन्दगीका खाली पानाहरू सबै मायाले कोरिनेछन् अनि समयसँगै सम्झौता गर्दै जबरजस्ती फर्किनेछौ फर्किएपछि सबै कुरा एक एक मिरालाई सुनाउनेछौ उनी दङ्ग पर्नेछिन् डाहा ईर्ष्या पनि गर्छिन् अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाउन त्यो तिम्रो राजा अनि उसको जिद्दीपन मसँग सजिलै हार्नेछु र भोलिपल्ट मेरो राजकुमार मिरालाई देखाउनेछु मिराले डाहा र ईर्ष्यासँगै धेरै धेरै तारिफ पनि गर्नेछिन् खै उसलाई देखेदेखि उसले हेर्न थालेदेखि मेरो मन बरालिएको छ आज भोलि मनमा यस्तै यस्तै कुराहरू मात्र खेलिरहन्छ ऊ आउने बाटोतिर मेरा आँखा दौडिरहन्छन् केवल उसकै आकृति खोज्दै निरन्तर निरन्तर मनभरि अनेक कुराहरू खेलाउँदा खेलाउँदै कहिले निकै चाँडै अफिस आइपुग्छु के के सोध्छु के के पागलनी जस्तो पागलनी नै हुन लागिसके म कहिले खाना खानै बिर्सिन्छु कहिले एउटा आँखामा मात्र गाजर पोत्छु निन्द्रा पटक्कै पर्दैन आँखाभरि पल पल उसैलाई मात्र देखिरहन्छु कोही कसैसँग बोल्नै मन लाग्दैन हे दैव के हुन लाग्यो यस्तो मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ माया साँच्न झनै गाह्रो हुँदो रहेछ तडपिएर बाँच्न त झन त्यो भन्दा पनि गाह्रो हुँदो रहेछ तर पनि भोलिको सुन्दर सपना बोकेर आशै आसमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति आज मैले मिराको जिद्दीपनसँग हारेर वचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन् मिराले डर त्रास र खुशी मनभरि सबै एकैचोटि तछाड मछाड गर्दैछन् मिरा भने भित्र काममा व्यस्त छिन् त्यो मान्छे आउने बेला नि भइसक्यो नभन्दै ऊ पनि आयो तर सदा झै हाँसेर गएन आज ऊ त सोझै म भएतिरै आयो मेरो खुसीको सीमा रहेन खै कसरी आज यस्तो भयो सपना हो कि विपना यो मेरो राजा मेरो राजकुमार मेरो प्राण मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिँदै आउँदैछ के गरौं कसो गरौँ म आत्ती होस सबै हरायो तैपनि भरमा आफूलाई सम्हाले ऊ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो म पनि ऊ जसरी नै हाँसे ऊ नम्र भएर भन्न लाग्यो मिरा कहाँ छिन् म मिराको श्रीमान आज अलि ढिला फर्कनु पर्ने भयो त्यसैले यो साँचो मिरालाई दिनुहोस् है खै त्यसपछि के के भन्यो उसले केही थाहा भएन केही बेरमै ऊ हिँड्यो म हेरेको हेरे भए मुहार रातो मनभरि पीड़ा र डाहाको आगो एकैचोटि दन्कियो यति नै बेला भित्रबाट मिरा फुत्त निस्किएर म छेउमै आएर सोधिन् खै त तेरो राजकुमार आज आएन मेरो बोली ठप्प रोकियो केही बोल्न सकिन अनुहार झनै रातो र तातो भयो अनि उसले छोडेको त्यही साँचोको झुप्पामा एकहोरो हेरिरहे एकहोरो हेरिरहे रेडियो नेपालको साहित्यिक तरङ्ग उद्गारमा आज हामीले कथै कथा सुनायौं कथाकार ध्रुव सापकोटा राजेन्द्र पराजुली र सुनिल संगमका कथाहरू सुनायौं आज सुनाइएका सबै कथाकारहरूप्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार